बुलबुल एउटा इरानी चरा बुलबुल घाट भो बस्ती घर रहेन घाट भो बस्ती घर रहेन पहिले जस्तो अब सहर रहेन दिउँसै मानिस डराएर हिँड्छन् दिउँसै मानिस डराएर हिँड्छन् कसैलाई कसैको भर रहेन पहिले जस्तो अब सहर रहेन मनको कुरा अब कसलाई सुनाऊ मनको कुरा अब कसलाई सुनाऊ पिपल बिना चौतारीमा बर रहेन पहिले जस्तो अब सहर रहेन एकतर्फी रूपमा आफ्नो विचार लाच्छन् एकतर्फी रूपमा आफ्नो विचार लाच्छन् फरक विचारको यहाँ कदर रहेन पहिले जस्तो अब सहर रहेन सबैले सबैको नराम्रो मात्रै देख्छन् सबैले सबैको नराम्रो मात्रै देख्छन् राम्रोमा किन कसैको नजर रहेन मसान घाटबो बस्ती घर रहेन पहिले जस्तो अब सहर रहेन महाकाली नगरपालिका चार दार्चोला घर भई अहिले काठमाडौँको कपनमा बस्दै आउनुभएका गजलकार सुरेन्द्र खौल राठीको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सशिन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म तपाईँले इमेलबाट पठाउनुभएका पत्र तथा गजलहरूका साथ सुमधुर हिन्दी उर्दू गजलहरू लिएर आइपुगेको छु तपाईँले इमेल बुलबुल साहित्य एट जीमेल डट कममा बुलबुलका लागि पठाउनुभएका सामग्रीहरूको वाचन गर्ने क्रममा आजको दिन पनि मैले केही सामग्रीहरू लिएर आएको छु र तिनलाई वाचन गर्दै सुनाउँदै जानेछु बुलबुलको सुरुवातमा एउटा गजल राख्दैछु सदमा तो है मुझे भी के तुझसे जुदा हुने सदमा तो है मुझे भी के तुझसे जुदा हूँ मैं सदमा तो है मुझे भी कि तुझसे जुदा हूँ मैं लेकिन ये सोचता हूँ कि अब तेरा क्या हूँ मैं सदमा तो है मुझे guardá जो बेकार महफिलों में तुझे ढूंढता हूँ मैं बेकार महफिलों में तुझे ढूंढता हूँ मैं क्या जाने किस अदा लिया तूने मेरा नाम क्या जाने किस अदा लिया तूने मेरा नाम दुनिया समझ रही है कि सब कुछ तेरा हूँ मैं लेकिन ये सोचता हूँ कि अब तेरा क्या हूँ मैं सदमा तो है मुझे भी कि तुझसे जुदा हूँ मैं मिले मेरे तजुर्बों से सबक है मेरे रफी ले मेरे तजुर्बों से सबक है मेरे रफी दो चार साल उम्र में तुझसे बड़ा हूँ मैं जसै भन्छस् अब त घरमा चामल भेटिन्छ जसै भन्छस् अब त घरमा चामल भेटिन्छ त्यही बेला पाखुरामा मेरो त बल भेटिन्छ थोरै खाए थोरै खुवाए आदि त फालेर गए थोरै खाए थोरै खुवाए आदि त फालेर गए ठुटा राखिदिए ठुले कि आमा तल तल मेटिन्छ त्यही बेला पाखुरामा मेरो त बल मेटिन्छ रोग आयो भोक आयो सरकार आउँदा आउँदै रोग आयो भोक आयो सरकार आउँदा आउँदै ओखति लाग्ने समयको जीवन जल मेटिन्छ त्यही बेला पाखुरामा मेरो त बल मेटिन्छ छिमेकीले बाको नामको तमसुक लिएर गयो छिमेकीले बाको नामको तमसुक लिएर गयो बाबा हुरी आए त हाम्रो घरको बुइगल मेटिन्छ जसै भन्छस् अब त घरमा चामल मेटिन्छ त्यही बेला पाखुरामा मेरो त बल मेटिन्छ सल्यानबाट गजलकार निम्बाले पहिलो पटक पठाउनु भएको छ यो गजल दुई हजार बिस मे बिस तारिकको दिन लेख्नु भएको रहेछ झण्डै झण्डै दुई महिना पनि बढी भयो दुई महिना र आठ दिन नौ दिन भयो आज यो गजल उहाँले लेख्नु भएको र आज म बुलबुलमा वाचन गरिरहेको छु त्योभन्दा अगाडिका गजलहरू मैले वाचन गरिसकेँ भने मे बिस एक्काइसका गजलहरू आज चलिरहेका छन् तपाईँले आफ्नो पालो पर्खिनको लागि पनि सजिलो हुन्छ होला यति भनेपछि निम्बा सल्यानबाट निम्बाले पठाउनु भएको गजल वाचनपछि अब एउटा रात्रिगन्थन शैलीमा मैले वाचन गरेको राम्रो लाग्यो भन्दै निशान तिमिल मेरो आवाजमा यो वाचन सुन्न रहर गरेर एउटा भावना लेखेर पठाउनु भएको छ भाग्यमानी शीर्षक दिएर यो सानो रचना लेखेको छु तपाईँलाई मन परे कुनै दिन प्रसारण गरिदिनु होला भनेर लेख्नु भएको छ उहाँको भाग्यमानी शीर्षकको लेखनी यस्तो छ गल्तीको बाटो हिँड्दा म देख्छु मेरो घरभन्दा ठूलो छ त्यो अस्ट्रेलिया जाने विज्ञापनको होर्डिङ बोर्ड पल्लाघारी आमैले भनेको भाग्यमानी हुन त निधार ठूलो हुनुपर्छ अरे धनीहरूको निधार त हाम्रो निधारभन्दा कति चौडा हुँदो हाम्रो घडेरीभन्दा ठूलो होला अघि आमा म चाहिँ किन यस्तो खिनौटी भएको मैले बोरा लिएर प्लास्टिक बटुल्न जाँदा देख्ने ती अफिस जान गाडी कुर्नेहरू घरिघरि मायाले घडीतिर हेर्छन् तिनको नजर मतिर आउँदा किन एक्कासी डरलाग्दो हुन्छ बा फोकटमै चुहिरहेको समयको हिसाब गर्दा गर्दा तिनीहरू त्यस्ता भएका हुन् त मेरो त समय नै खै कता आलु घडी चाहिँ टक्क अडिएको छ यो मेरो नाडीको फुटपाते घडीको रफ्तार रोलेक्सको बराबर हुँदो रहेनछ क्यार नत्र धनी हुने दौडमा म किन छनौटे चरणबाटै बाहिरिन्छु साँच्चै घडी नै नलाउने बुढा बा आमाले पत्तो पाउँछन् कि पाउँदैनन् होला अब आफ्नो समय कति बाँकी छ भनेर निशान तिमिल अगाडि लेख्नुहुन्छ पोहोरको गाउँको एकादशीको जात्रा जस्तै त हुँदो रहेछ यो काठमाडौँको संसार भीड़ तछाड मछाड सबैको उद्देश्य भिन्न कोही एक्लै आउने कोही जोडी भएर कोही बालबच्चा लिएर लौरो टेक्दै आएका ती बुढा बा आमाहरू किन एक्लै एक्लै हिँडेका मेरो अन्तिम समय पनि ती बुढाबुढीको जस्तै एक्लै भएर सकिन्छ हो मेरो मन किन त्यो मेला जस्तै छ बा कुराहरू जुवा खोली खेलिरहन्छन् गन्थनहरू दौडिरहन्छन् कोलाहल मचिरहन्छ म साँच्चै आमा भोलि बिहान जाँदा मेरो निधार दुई अम्बल ठुलो भइदियो भने म पनि त भाग्यमानी हुन्छु होला नि है देखा बांधी दुआ प्यार जिंदा रहे प्यार जिंदा रहे वो प्यार जिंदा रहे प्यार जिंदा रहे दिल से दिल करने जो देखा तो मांगी फर्किआउन मन छ खासमा आमा फर्किआउन मन छ खासमा आमा कति बसौँ अझै यो प्रवासमा आमा मलाई थाहा छ तिमी कुरिरहेकी छौ मलाई थाहा छ तिमी कुरिरहेकी छौ बुढेसको सहारा आउने आसमा आमा कति बसौँ अझै यो प्रवासमा आमा छन् यहाँ अस्सी व्यञ्जन कुरो छन् यहाँ अस्सी व्यञ्जन खानेकुरा कमी छ तिम्रो प्रेम यी गासमा आमा कति बसौँ अझै यो प्रवासमा आमा सम्म सयमा रमाउनुभन्दा अरू देशमा सयमा रमाउनुभन्दा अरू देशमा स्वदेशमै रमाउँछु पचासमा आमा फर्किआउन मन छ खासमा आमा कति बसौँ अझै यो प्रवासमा आमा चितवन भरतपुर घर भई अहिले भियतनाम बस्ती आउनुभएका देवेन्द्र कैदी पुरुषको गजल थियो यो यसलाई मैले वाचन गरेँ देवेन्द्र कैरी कैदी पुरुषको गजल वाचनपछि अब बुलबुलमा अर्को एउटा साङ्गीतिक गजल राख्दैछु अब श्रेया घोषालको आवाजमा यो तेस्रो गजल हामी भी प्यार कर प्यार चरा बुलबुल सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल लगाइरहन्छ फनको हिसाब राख्दैन लगाइरहन्छ फनको हिसाब राख्दैन मुसाफिरले धनको हिसाब राख्दैन बुबाको कमाईले चल्छ र पो घर खर्च बुबाको कमाईले चल्छ र पो घर खर्च छोराले पानी राशनको हिसाब राख्दैन पुजारीले हिसाब राख्ला आम्दानीबारे पुजारीले हिसाब राख्ला आम्दानीबारे मन्दिरले भक्तजनको हिसाब राख्दैन मुसाफिरले धनको हिसाब राख्दैन चुपचाप सही दिन्छ बगरको ढुङ्गो चुपचाप सही दिन्छ बगरको ढुङ्गो मुसाफिरले धनको हिसाब राख्दैन त्यो चोटको त्यो घनको हिसाब राख्दैन उदाउन पाएपछि बिर्सिन्छ जुनले पनि उदाउन पाएपछि बिर्सिन्छ जुनले पनि आफू अट्नुपर्ने गगनको हिसाब राख्दैन मुसाफिरले धनको हिसाब राख्दैन कालान्तरमा जो कोही जरूर पछुताउनेछ कालान्तरमा जो कोही जरूर पछुताउनेछ जसले आफ्नो वजनको हिसाब राख्दैन लगाइरहन्छ फनको हिसाब राख्दैन मुसाफिरले धनको हिसाब राख्दैन सिद्धलेख सात धादिङ भई अहिले स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिममा रहँदै आउनुभएका डाक्टर राजकुमार भुजेल साजनको गजल थियो यो यसलाई मैले वाचन गरे डाक्टर राजकुमार भुजेल साजनको गजल वाचनपछि अब फेरि आजको अर्को सांगीतिक गजल म सुनाउँदैछु अनुराधा पौडवाल र पङ्कज उदासको आवाजमा तेरे खामोसो टोसे यो गजल साङ्गीतिक गजलपछि तपाईँलाई फेरि स्वागत छ र अब यति बेला मसँग एउटा गजल र छोटो भावना शैलीको पत्र छ उहाँले मनिषा राई मनले लेख्नु भएको छ उसले चोखो मायाको फल मृत्यु पायो साँच्चै यदि साँचो प्रेमको उपहार काललाई अँगाल्नुपर्ने हो भने आफूलाई अन्य जीवभन्दा बुद्धिजीवी भनेर घमण्ड गर्ने यी मान्छे नामको प्राणीहरूको अस्तित्व नाश भएर जानेछ उसको शेषपछि ती क्रूर हत्याराहरूले ठूलै जित हासिल गरे भन्ने ठाने होला तर ऊ यो संसारमा नभए पनि उसको माया सदा सदाको लागि अमर भएको छ ती मानव स्वरूप भएका राक्षसहरूको जितमा पनि सबैभन्दा ठूलो हार छ हार्दिक श्रद्धाञ्जली मनिषा राईले आफ्नो ठेगाना खुलाउनु भएको छैन तर यति यो श्रद्धाञ्जली खालको एउटा रात्रिगन्थन शैलीको सामग्री पठाउनु भएको थियो यसलाई मैले वाचन गरेँ र अब एउटा गजल वाचन गर्छु त्यसपछि साङ्गीतिक गजलमा लाग्छु अविरल शर्मा सूर्यगढी नुवाकोटबाट उहाँले पठाउनु भएको गजल छ यसलाई वाचन गर्छु औँसीको रातमा हिँड्दैछु जुन दिन्छु नभन औँसीको रातमा हिँड्दैछु जुन दिन्छु नभन ब्याट्री नभएको रेडियोमा धुन दिन्छु नभन च्यातिएर फ्याँकिएको कविता चाहिँ भयो देश च्यातिएर फ्याँकिएको कविता चाहिँ भयो देश आफ्नाले नै लुट्नु लुटे गुण दिन्छु नभन ब्याट्री नभएको रेडियोमा धुन दिन्छु नभन रसाउँदैनन् आँखा अछेल सुकिसक्यो पानी रसाउँदैनन् आँखा अचेल सुकिसक्यो पानी बेस्वाद यो जिन्दगीमा नुन दिन्छु नभन ब्याट्री नभएको रेडियोमा धुन दिन्छु नभन देखे जस्तो गर्छौ कठै आँखामा पट्टी बाँधी देखे जस्तो गर्छौ कठै आँखामा पट्टी बाँधी स्वाधीनताको खातिर सरकार खुन दिन्छु नभन औँसीको रातमा हिँड्दैछु जुन दिन्छु नभन ब्याट्री नभएको रेडियोमा धुन दिन्छु नभन सूर्यगोली नुवाकटका अविरल शर्माको यो गजल वाचनपछि अब आजको बुलबुलको अन्तिम साङ्गीतिक कोशेली सुनाउँछु आज की रात की रात जरा प्यार से बातें कर ले मेरि यादी मेरि तुष्टा होगया शुभे जाना होगा चाहत मोहब्बत न रही तू वही है मगर आंखों में मुरवत न रही अपने पल तेरा शहर मुझे छोड़ के जाना होगा आज की रात जरा प्यार से बातें कर ले हौस् इन्हें सांगीतिक गजलहरू र तपाईँले पठाउनुभएका गजल तथा भावनाहरूको वाचन सँगसँगै आजको रात्रि प्रस्तुति बुलबुलबाट अब म विदा हुन्छु तपाईँका पनि सामग्री राख्नको लागि युनिकोडमा लेखेर पठाउनुहोला आफ्ना सामग्रीलाई बुलबुल साहित्य एट जीमेल डट कममा विशेष गरी गजल र रात्रिगन्थन शैलीका भावनाहरूलाई लेखेर पठाउनुभयो भने हामी वाचन गर्छौं जाँदा जाँदै अर्को सातासम्मका लागि उत्पादन सहयोगी सशेन्द्र गौतम र म प्रस्तुता अच्युत किमिरी बुलबुल टङ्करिजाल सन्तोष जो अहिले सिडनी अस्ट्रेलिया बस्दै आउनुभएको छ उहाँको गजल वाचन गर्दै शुभरात्रि भन्छौँ बग्दै गयो नदीमा मिसियो खोली सकियो बग्दै गयो नदीमा मिसियो खोली सकियो जसरी समुद्रमा नदी पुगेसी नदी सकियो कति काटिए आमाका हात हिसाब गरौं कसरी कति काटिए आमाका हात हिसाब गरौं कसरी जब च्याद्दै बाँध्दा आमाको पूरै पटुकी सकियो जसरी समुद्रमा नदी पुगेसी नदी सकियो अरे टुकी बल्दा वरिपरि घुम्ने पुतलिन परेछु अरे टुकी बल्दा वरिपरि घुम्ने पुतलिन परेछु आखिर टुकीमै जलेर मेरो जिन्दगी सकियो जसरी समुद्रमा नदी पुगेसी नदी सकियो डुङ्गा तरी जानेहरू कहाँ कहाँ पुगे होलान् डुङ्गा तरी जानेहरू कहाँ कहाँ पुगे होलान् बिचरा अरूलाई तारिदिने नदीमै माझी सकियो जसरी समुद्रमा नदी पुगेपछि नदी सकियो बेच्न लुट्न अझै पनि बाँकी केही रहेर नेताज्यू बेच्न लुट्न अझै पनि बाँकी केही रहेर नेताज्यू नदी नाला सकियो देशको पुरा ढुकुटी सकियो बग्दै गयो नदीमा मिसियो खोली सकियो जसरी समुद्रमा नदी पुगेपछि नदी सकियो बुलबुल एउटा इरानी चरा बुलबुल